จะรวนนาเด็กก็สัตว์มา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 हामी एघार बजीसम्म तपाईँहरू समक्ष रहनेछौ एकानब्बे दशमलव छ मेगार्समा अहिले तपाईँले हामीलाई पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहनु भएको छ डब्लू डब्लू डट रेडियोभिजन डट कम डट एनपी लगअन गरेर संसारभरकै साथ सुनिरहनु भएको हुनुपर्छ तपाईँले मोबाइल एप्लिकेशन हाम्रो पात्रोको रेडियो लिस्टमा गएर रेडियो रेडियोभिजन सर्च गरेर पनि श्रोता एकैसाथ सुन्न सक्नुहुन्छ हामीलाई फेरि मुक्तक मालामा हामी तपाईँहरूले नै पठाउनुभएका मुक्त करपहरू राख्ने गर्छौं मुक्तकारहरूसँग कुराकानी राख्ने गर्छौं मुक्तकसँग सम्बन्धित हरेक गतिविधिहरूलाई तपाईँहरू समक्ष पुर्याउने गर्छौं आजको यो वसाईमा मसँग तपाईँहरूले नै मायाले स्नेहले पठाउनुभएका मुक्त खरबहरू रहेका छन् श्रोता म आज तपाईँहरूले नै पठाउनुभएका मिठा मिठा मुक्त खरबहरू राख्नेछु हेरौं निर्धारित समयभित्र कति सक्छु म मुक्तक राख्न यो पाला तपाईँको मुक्त कार्यक्रममा मैले समेट्न सकिन भने अर्को पाला अर्को पाला पक्कै समेट्नेछु हामी सँगै रहनुहोला भिजन सुन्दै गर्नुहोस् म भने ढिला नगरी तपाईँहरूले नै पठाउनुभएका मुक्त खरबहरू आलो पालो लिन चाहन्छु न गर्छस् खेती न गर्छस् जागिर लखर लखर डुल्छस् न गर्छस् खेती न गर्छस् जागिर लखर लखर डुल्छस् कसरी चल्छ जिन्दगी आखिर लखर लखर डुल्छस् साँझ बिहान बाआमाले यस्तै गुनासो सुनाउनुहुन्छ रत्तीभर भर साम्रो तपिर लखर लखर डुल्छस् यो मुक्तक मुक्तकार भद्र घरती कान्छाजीको माडी गाउँपालिका चार रिजावाङ रोल्पा उहाँको घर हो हाल साउदी अरबमा हुनुहुन्छ मलाई लाग्छ भद्र घरती कान्छाजी पहिलोपटक हुनुपर्छ हामीहरू समक्ष आउनु भएको आजको कार्यक्रम मुक्तक मालामा मैले उहाँकै मुक्त सँगै श्रोता मुक्तकको सिलसिला शुरू गरे अब भने अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ कर्ण किरण बोहराजीको सुदूरपश्चिम डोटी उहाँको घर हो हाल उहाँ काठमाडौँमा हुनुहुन्छ जिन्दगीमा सब थोक लिएर हतारमा पार लागेन जिन्दगीमा सब थोक लिएर हतारमा पार लागेन जस्तो हजारको चिज सयको बजारमा पार लागेन इन्जिनियर पढेको हो छोरा खाडीमा बेल्चा चलाउँछ सायद नेपालमा पढेको शिक्षा कतारमा पार लागेन कर्ण किरण पोराची डोटी घर काठमाडौँबाट उहाँ पनि सम्भवत पहिलो पटक हुनुपर्छ अर्को मुक्तक छ मसँग गंगा खड्काजीको गंगा खड्काजीले आफ्नो सम्पर्क ठेगाना भने लेख्न छुटाउनु भएछ पहिलो पटक नै हुनुपर्छ हामीहरू समक्ष भएको अबको क्रममा गंगा खड्काजीको मुक्तक म लिन चाहन्छु श्रोता यहाँ आफूलाई मपाई भन्नेहरू धेरै छन् यहाँ आफूलाई मपाई भन्नेहरू धेरै छन् अरूको आङको जुङ्गा गन्नेहरू धेरै छन् फलेको हाँगो नुहिने कुरा भाषण रहेछ अरूलाई होच्याएर ठालु भन्नेहरू धेरै छन् यो मुक्तक गंगा खड्काजीको हजुर सम्पर्क ठेगाना भने उहाँले लेख्न छुटाउनु भएछ अर्को मुक्तक छ मसँग ईश्वर कुँवर साफेजीको धनकडी उहाँको घर हो धनगढी खैलाली अबको क्रममा ईश्वर कुँवर साफेजीको मुक्तक तपाईँहरू समक्ष श्रोता छैन मलजल छैन उब्सनी पारी आउँछ छैन मलजल छैन उब्जनी पारीबाटै आउँछ यहाँ नुन तेल तरकारी पनि पारीबाटै आउँछ भइरहन्छ जहिले भोकमारी कृषि प्रधान देशमा दाल चामल गहुँ जे जे छ नि पारीबाटै आउँछ निकै मनसुने मुक्त किशोर कुवर साफेजीको हजुर कैलालीबाट उहाँले भयो सम्भवतः उहाँ पनि पहिलो पटक नै हुनुहुन्छ हामीहरू समक्ष आउनुभएको अर्को मुक्तक मसँग छ श्रोता अबको क्रममा राजन बस्यालजीको अर्का खाँची उहाँको खर हो मन पारिदिएर प्रफुल्ल गरेर सेवा भुर्र उडाउला मन पारिदिएर प्रफुल्ल गरेर सेवा भुर्र उडाउला विश्वासको आस्था हो पुग्छ टेवा भुर्र उडाउला सम्बन्धमा खलबलाउने संकेत देखियो भने देउराली भाकेर एकचोटि परेवा भुर्रा उडाउला ओहो राजन बस्यालजी खाँचीबाट मिठो गरेर आउनुभयो अब नै श्रोता हामी कार्यक्रममा पहिलो गीत सुन्नेछौ मसँग मुक्तक बादल गुरूङ वियोगीजी खुराएको छ चिचिला एक बर्खे संफा सभा उहाँको घर हो यो समयमा कविता श्रेष्ठजीसँग गीत रहेको छ उदित नारायण झाजी र दिपा झाले गाउनु भएको उपहार एल्बमबाट श्रीको संगीतमा रहेको निकै नै मिठो गीत हामी सुनौ मुक्तक बादल गुरुङ बियोगीजीको कविताजीले गीत तपाईँहरू समक्ष राख्नु नै हुनेछ तिम्रो लागि बनाएको संसार पवित्र छ कसरी देखौ तिम्रो लागि बनाएको संसार पवित्र छ कसरी देखौं यो दिलको कुनामा माया विचित्र छ कसरी देखौ तौल गर्ने उपकरण भए सबै देखाइदिन्थे नापी नापी मोटु हौ तिमी त्यसैले त छातीभित्र छ कसरी देखौ कसले देला तिमलाई माया मैले दिए जति हो कसले देला तिमलाई माया मैले दिए जति तुलो जोखौ आज कसको माया कति बेकार जैले पनि शङ्का शङ्काले त क्या नाम भन्छ जलाउँछ रे लङ्का हो जैले पनि केर कार जैले पनि शङ्का शङ्काले त क्या नाम भन्छ जलाउँछ रे लङ्का सोझो मान्छे जान्दै म पुरा बनावटी जिका तुलो जोखौ आज कसको माया कति आँखा जो बनमा को खाली धनमा पैमानीको भर हुँदैन कि छ के छ मनमा को आँखा जो बनमा को खाली धनमा बैमानीको भर हुँदैन के छ के छ मनमा अहिले टुङ्गो लागि हाल्छ के को गलाफती झिका तुलो जोखौ आज कसको माया कति मुखले त ठिक्का पार्छौ कुरा ठुलो ठुलो जति हे कसले देला तिमलाई माया मैले दिए जति यो निकै नै मिठो गीत पश्चात तपाईँलाई कार्यक्रममा पुनः स्वागत छ रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्समा मुक्तक माला तपाईँ सुनिरहनु भएको छ आजको यो वसाईमा म तपाईँहरूकै मुक्तकहरू आलो पालो लिइरहेको छु हरेक बखत उनकै तस्विर छुनु पर्दैनथ्यो थियो हरेक बखत उनकै तस्विर छुनु पर्दैनथ्यो र प्रवासमा उनैलाई सम्झी रुनु पर्दैनथ्यो थियो मायामा अभाव नहुने भए मुना र मदनले अह छुट्टिनु पर्दैनथ्यो थियो टाढा हुनु पर्दैनथ्यो थियो यो मिठो मुक्तक अनुराग भक्त बमजीको डोटी नेपालबाट उहाँले हामीलाई भयो अनुराग भक्त बमजीको मुक्तकसँगै अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ मधुसूदनजीको यही हुर्किएको थियो हाम्रो प्यार कहाली लाग्छ यही हुर्केको थियो हाम्रो प्यार कहाली लाग्छ अचेल हेर्दा यी कल्ली बजार कहाली लाग्छ अनगिन्ती छन् पीर मर्काहरू यी झुपडीहरूमा के हेरेर बसेको छ यो सरकार कहाली लाग्छ मधुसूदनजी उहाँ पनि पहिलोपटक हुनुपर्छ हामीहरू समक्ष आउनु भएको सुर्खेतबाट सम्झनुभयो अर्को मुक्तक दुर्वराज नेउपानेजीको रहेको छ अचम्म उहाँको घर हो उहाँ पनि पहिलोपटक नै हुनुपर्छ आउनुभएको आँखा चिम्लिन नपरोस् कान थुन्न नपरोस् आँखा चिम्लिन नपरोस् कान थुन्न नपरोस् तिम्रो बारेमा नराम्रो कहिले सुन्न नपरोस् मलाई छोडी उसलाई रोजेकोमा बधाई छ तिमलाई छोडी उसले अर्को चुन्न नपरोस् ध्रुवराज नेउपानेजी यसो भन्दै हुनुहुन्थ्यो असामबाट रञ्जित थापा मगरजी पोखरा आठ सिमल चोर कास्की हाल प्रदेशबाट मुक्तकमा यसो भन्नुहुन्छ अबको क्रममा पोखरीमा खेल्ने कछुवा कहाँ हिँडियो पोखरीमा खेल्ने कछुवा कहाँ हिँडियो चर्थ्यो मृगको पाठो रतुवा कहाँ हिँडियो ठाँटी चौतारीको पास हुन्थ्यो बिचराको तँ गन्तव्यविहीन बटुवा कहाँ हिँड्यो यसरी प्रश्न रञ्जित थापा मगर्जीको अर्को मुक्तक म लिन्छु कार्यक्रममा मसँग मुक्तक छ के आई राजाजीको मेलो तीन दोलखा उहाँको घर हो सपनाहरू साकार होला या नहोला बोकेर सपनाहरू साकार होला या नहोला बोकेर दिनरात भोतारिँदै गरिबीको छोला बोकेर अनि कसरी होस् त हाम्रो देश कृषि प्रधान युवा साथी हिँडिरहेछन् खाडीमा छोला फुकेर के आइ जी उहाँ हुनुहुन्थ्यो हौ भने श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत सुन्नेछौँ मसँग मुक्त छवि किरण अधिकारीजीको रहेको छ बागचौर नगरपालिका दस पिपल नेता सलियान उहाँको घर हो निकै मिठो माया बाँड्दै गर्नुहुन्छ मुक्तकार छवि किरण अधिकारीजी हामीलाई सम्झँदै गर्नुहुन्छ मसँग छवि किरण अधिकारीजीको मुक्तक हुँदा कविताजीसँग यो समयमा गीत रहेको छ गायक यम बरालजीले गाउनु भएको आनन्द अधिकारीजीले लेख्नु भएको श्रीले संगीतबद्ध गर्नुभएको अब क्रममा छवि किरणजीको मुक्तक तपाईँहरू समक्ष सँगै गीत राख्नु नै हुनेछ कविताजीले खुसी टाढिएर जान्छ आँसु नचिकिएर आउँछ खुसी टाढिएर जान्छ आँसु नजिकिएर आउँछ सोचिया थिएन समय नै यसरी पत्लिएर आउँछ हिजो दिलमा ससाएको मान्छे यसरी टाढियो जब सम्झिन्छु मनमुटु नै लिएर आउँछ रहे पो माया मनै मरेको तिर्सना मनै मरेकीको तिर्सना फुले पो हरियाली पोहोर सालेस पाली मनै छरेकीको तिर्सना मनै छरेखेको तिर्सना मन रहे पो माया प्रीति पनि मुहान सरी फुट्दो रहेछ मन जति बाँधी राखे पनि मुहान सरी फुट्दो रहेछ मन गङ्गा जति बगे पनि गङ्गा जति बगे पनि आफै भित्र सुक्दो रहेछ मन जति शिखर टेके पनि सरी खस्तो रहेछ मन जित्न सबलाई जिते पनि जित्न सबलाई जिते पनि आफैसँग हर्दो रहेछ मन मन रहे पो माया प्रीति यो निकै नै मिठो गीत पश्चात पुनः स्वागत श्रोता मुक्तकमाला तपाईँ सुनिरहनु भएको छ रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्जमा म कार्यक्रममा तपाईँहरूले नै पठाउनुभएका मुक्त खरबहरू आलो पालो लिइरहेको छु दुःख कष्ट अनि पीर नपरोस् यति चाहन्छु दुःख कष्ट अनि पीर नपरोस् यति चाहन्छु दुश्मन नजिक पनि नसरोस् यति चाहन्छु खुसी किन्न भनी परदेश हिँडेको हुवामा मलाई सम्झे आँसुमा झरोस् यति चाहन्छु निकै मनसुने ढंगबाट मुक्तक लेखेर पठाउनुभयो मुक्तकार हुनुहुन्छ जगत थापाजी बझाङ उहाँको घर हो हाल भारतमा हुनुहुन्छ मुक्तक मालालाई निकै मिठो माया बाँड्दै गर्नुहुन्छ अर्को मुक्तक मसँग छ श्रोता विमल बीसीजीको बागलुङ गलकोट उहाँको घर हो हाल धुवा कतारमा हुनुहुन्छ खिन्न मन भिजेको शरीर यस्तै त हो नि खिन्न मन भिजेको शरीर यस्तै त हो नि हँसिलो अनुहार मनभरि पीर यस्तै त हो नि हामी परदेशीहरूको कहानी के हुन्छ र अरू रात नभनी गरियो जाकिर यस्तै त हो नि आज मुक्तक मालाको यो वसाईमा धेरै साथीहरूले परदेशको पीड़ा लेखेर पठाउनु भएको छ निकै मनसुने ढंगले पठाउनु भएको छ यसै क्रममा विमल विशीजीले बागलुङ गलकोटबाट हामीलाई सम्झनुभयो अहिले उहाँ दोहा कतारमा हुनुहुन्छ अर्को मुक्तक म लिन्छु कार्यक्रममा मसँग छ मुक्तक बाबुराम राईजीको झापा कुमल गाउँपालिका डाँफे टोल उहाँको घर हो हाल टोखा एघार महादेव टार काठमाडौँमा हुनुहुन्छ स्वार्थीहरू पहिला छाँद हाल्छन् मान्छे स्वार्थीहरू पहिला छाँद हाल्छन् मान्छे अनि बिस्तारै मन पकाल्छन् मान्छे जब छातीमा टेकेर माथि उक्लिन्छन् उल्टै फेरि तलतिर खसाल्छन् मान्छे बाबुराम राईजी कार्यक्रममा अब भने श्रोता अर्को मुक्तक म लिन्छु मसँग मुक्तक छ राम सागर रावलजीको रक्सी खानलाई पट्टीतिर जान छोडेन रक्सी खानलाई भट्टीतिर जान छोडेन जति घरे पनि हजुर पिर जान छोडेन भाइ र इष्टमित्रहरूको अगाडि झुकाइदियो सबैको सिर जान छोडेन रामसागर रावलजी अत्तरिया कैलालीबाट आउनुभयो सम्भवत उहाँ पनि पहिलो पटक आउनुभयो अर्को मुक्त छ मसँग श्रोता प्रकाश सापकोटा आखेडजीको एक्लै दौडिरह्यो बरालिरह्यो पर्खिएन कहिल्यै एक्लै दौडिरह्यो बरालिरह्यो पर्खिएन कहिल्यै उन्माद पर्सियो उत्साहको वर्षा पर्सिएन कहिल्यै खेलाड़ीहरूको समूहले जब बाजी मारिदियो जिन्दगीमा खुसी त्यस पश्चात फर्किएन कहिल्यै प्रकाश सापकोटा आखेडजी काठमाडौँ थानकोटबाट हामीलाई यसरी सम्झनु भयो यो पाला अब नि श्रोता हामी अर्को एउटा गीत सुन्छौँ रोशन खड्काजीको मुक्तक मसँग छ दारमा पाँच सलियान उहाँको घर हो हाल दोहा कतारमा हुनुहुन्छ मुक्तकार रोशन खड्काजीको मुक्तक सँगसँगै यो समयमा तपाईँहरू समक्ष हामी राख्नेछौ प्रताप दास कुमार अवि र रचना रिमालले गाउनु भएको गीत शिशिर भण्डारीको सप्तता संगीतमा रहेको गीत मुक्तक सुन रोशन खड्काजीको सँगै गीत जोड्ने नै छौ किन रुन्थे मनमा पीडा कम भएको भए किन रुन्थे मनमा पीडा कम भएको भए भित्री घाउमा लगाउने मलहम भएको भए झर्ने थिएन आँसु सायद हुने थिएन पीडा तिम्रा याद फिर्ता दिने माध्यम भएको भयो छोडी जाने मायालाई बिर्सु कसरी आउँदा यो मुटुमा दुख्छ बेसरी तिम्रै यादमा तडपी तडपी बाँचिराख्या छु छुट्ने बेला देखो रुमाल साँची राख्या छु रुमाल चिनो छ रुमाल चिनो छ यो पापी संसारबाट बिदा लिनु छ पापी संसारबाट बिदा लिनु छ जिन्दगी नै तिम्रै नाम गरिदिनु छ तपाईँहरूले तपाईँको रेडियो तपाईँको आवाज रेडियो भिजन एकानब्बे दशमलव छ मेगाहटमा कार्यक्रम मुक्तकमाला सुनिराख्नु भएको छ मनन भण्डारीको साथमा કાર્યક્રમ સુંદર બન્યો છે संसारबाट बिदा लिनु छ जिन्दगी नै तिम्रै नाम गरिदिनु टाढा हुँदा खाबाट आँसु साउँछ दुई मुटुको साँचो कथा बोल्छ मायाले आगोले झै भत भती बोल्छ मायाले मिलन बिछोड पिराकीको गीतै रहेछ नि पाउनु र गुमाउनु त रितै रहेछ नि रुमाल चिनो छ रुमाल चिनो छ यो पापी संसारबाट बिदा लिनु छ यो पापी संसारबाट बिदा लिनु छ जिन्दगी नै तिम्रै नाम गरिदिनु रेडियोभिजन एकानब्बे दशमलव छ मेगा आर्चमा मुक्तकमाला श्रोता तपाईँ सुनिरहनु भएको छ आजको यो वसाईमा म तपाईँहरूकै मुक्त गरेर आलो पालो लिइरहेको छु हट्यो तना भट्यो पीर कैद गरेपछि हट्यो तना भट्यो पीर कैद गरेपछि मनमा मुटुमा पुरै शरीर कैद गरेपछि हो साँच्चै खुसीको सीमा छैन यति बेला यी आँखाले तिम्रो तस्विर कैद गरेपछि ओहो सुनिल राणा मगरजीको मुक्तक लिएँ मैले कार्यक्रममा चौकुने गाउँपालिका एक सुर्खेत उहाँको घर हो हाल उहाँ मोहनियाल कैलालीमा हुनुहुन्छ सुनिल राणा मगरजीका मुक्तकरहरूसँगै अर्को मुक्तक म लिन्छु प्रकाश कुइकेलजीको तिमलाई सबैले वाह भनुन् अरू गोप्य राखौँला तिमलाई सबैले वाह भनुन् अरू गोप्य राखौँला थाहा नहोस् यो नराम्रो कुरा बरु गोप्य राखौला ढुक्क हौ म मरेको खबर प्रचारमा आउने छैन मेरो आत्महत्याका कारणहरू गोप्य राखौला प्रकाश कोइकेलजी गोप्य राख्ने कुरा मुक्तकमा गर्दै हुनुहुन्थ्यो बंगाली पारा असम भारतबाट उहाँले हामीहरूलाई सम्झनुभयो अर्को मुक्तक म कार्यक्रममा लिन्छु मसँग मुक्तक छ रसबिन आले मगर्जीको बन्दीपुर तनहुबाट उहाँले मुक्तक पठाउनु भएको छ बनेर गुरु शिष्य बीचको पुल चलाइरहेछ बनेर गुरु शिष्य बीचको पुल चलाइरहेछ बिना दक्षिणा बिना महसुल चलाइरहेछ जुन मोबाइल हिजो स्कूलमा निषेध गरियो आज उही मोबाइल स्कूल चलाइरहेछ समय अनुसार चल्न नै पर्यो रश्मिन आले मगर्जी हुनुहुन्थ्यो उहाँ पनि पहिलो पटक हुनुपर्छ हामीहरू समक्ष आउनुभएको अर्को मुक्तक समूहसँग सुनाखरी निर्मला आचार्यजीको जिन्दगीमा सधैं पैसाको महामारी भएर हो जिन्दगीमा सधैं पैसाको महामारी भएर हो जताततै अभावै अभावको घारी भएर हो जागिरे भएको भए सबैले चिन्ने थिए मलाई आफ्नैले नचिनेको म बेरोजगारी भएर हो नियमित रूपमा आउनुहुन्छ सुनाखारी निर्मला आचार्यजी निर्वाचक खोटाङ उहाँको घर हो अब पनि श्रोता हामी अर्को एउटा गीत सुन्नेछौं प्रकाश पाठक योगीजीले हामीलाई मुक्तक पठाउनु भएको छ भरतपुर तेइस जगतपुर चितवन उहाँको घर हो हाल उहाँ दोहा कतारमा हुनुहुन्छ मुक्तककार प्रकाश पाठक योगीजीको मुक्तक मसँग हुँदा यो समयमा गीत रहेको छ राजनी सामजीले गाउनु भएको सोही गीत तपाईँहरू समक्ष राख्छु मुक्तक सुनौ पहिला प्रकाश पाठक योगीजीको माया हो कि मात्र हो तनको चाह थाहा छैन माया हो कि मात्र हो तनको चाह थाहा छैन उनीलाई प्रेम कम गर्छु कि अधाह थाहा छैन सधैँ एउटा आकृति घुमिरहेको छ यो नजरमा प्रेमी बनाउँछ कि बनाउँछ बौलाहा थाहा छैन बसमा छैन मेरो मन बसमा छैन मेरो मन पर्छ झन्झन मेरो धडकन खोजिरहन्छ यो पागल मन तर कसलाई किन कुन्नी थाहा छैन तर कसलाई किन कुन्नी थाहा छैन बसमा छैन मेरो मन पर्छ झन्झन खोजिरहन्छ यो पागल मन तर कसैलाई किन घुम्ने थाहा छैन तर कसैलाई किन घुम्ने थाहा छैन चारैतिर फिटेको छ कुनैको रूपको लालीमा डुलिरहन्छन् मुनिहरू पल मेरो आँखाको नानीमा मेरो आँखाको नानीमा तर को हुन् डुल्छिन् थाहा छैन 啊，才能。 आशालाई भने श्रोता कार्यक्रम मुक्तक मालामा तपाईँहरूले पठाउनुभएका मुक्त खरबहरू लिने क्रम यति मात्रै तपाईँहरूले पठाउनुभएका आज धेरै मुक्त खरबहरू मसँग छन् आलो पालोमा जोड्दै जानेछु हामीलाई सुन्दै रहनुहोला यस समयसम्म कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झाउन सक्नुहुन्छ मुक्तक माला एट द रेट जीमेल डट कममा तपाईँले मुक्तक तथा प्रतिक्रिया मेल गर्न सक्नुहुन्छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्त खराबहरू प्रतिक्रियाहरू तपाईँले पठाउन सक्नुहुन्छ यी हामीलाई सुनेर साथ दिनुभयो श्रोता तपाईँलाई धेरै धेरै धन्यवाद प्रविधि समिशनका निमित्त कविता श्रेष्ठजीलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ बस्नेतलाई सुटुक्क संसदै म मदन भण्डारी जाँदा जाँदै आशा भोसलेजीले गाउनु भएको कुसुम गजमेर र तुलसी घिमरेजीले लेख्नु भएको रंजित गजमेरजीको संगीतमा रहेको यो निकै नै मिठो गीत छोड्दै विदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा फर्नु नमस्कार शिवरात्री